नमस्कार कार्यक्रम सिर्जनाको आवाज सुन्नको लागि दम तयारको साथ बस्नुभएका बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरू र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू सिर्जनाको आवाज कार्यक्रमसम्म पुर्याउनु हुने सम्पूर्ण साहित्य प्रेमी मित्रजनहरूप्रति प्राविधिकमा नन्दराम खड्का सोनम पुनसँगै सञ्चालक केबी पौडेल र म कृष्ण सर्तुङ्गीको फेरि पनि एकैसाथ नमस्कार टक्राउँदै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ तपाईँहरूलाई अवगत नै छ आजको यो हप्तामा तपाईँहरूलाई हामी छुट्टै शैलीमा हामी तपाईँहरूका लेखलाई वाचन गर्नेछौँ भनेर आगामी दिनहरूमा गत हप्तामा हामीले तपाईँहरूलाई जानकारी गरे गराइसकेका थियौँ तपाईँहरूलाई अब अवश्य पनि अवगत नै होला र हामीले भनिराख्नु पर्दैन होला सायद आज तपाईँहरूका कथालाई हामी वाचन गर्नेछौँ किनकि तपाईँहरूका कथाहरू पनि धेरै नै छन् ती कथाहरूलाई हामी क्रमश वाचन गर्नेछौँ भन्ने यो अवस्थामा तपाईँहरू के गर्दै हुनुहुन्छ जाडो बोलिरहेको छ यो मौसम भन्नु नै जाडो र सिरकभित्र कुम्लिएर सुत्ने समय पनि छ र अवस्था पनि छ त्यसैले तपाईँहरू जे जस्तो अवस्थामा हुनुहुन्छ यो कार्यक्रम अवश्य पनि सुनिरहनु भएको छ हामीलाई आशा छ भने तपाईँहरूलाई धेरै नकुराउ नकुराइकन हामी कार्यक्रमको डोइलो उगारिहाल्छौँ यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि तपाईँहरूका लेख रचना भन्नुपर्छ तर पनि लेख रचनाहरूमध्ये तपाईँहरूका कथाहरूलाई यस जाडोलाई हटाउने हामी न्यानो बनाउनेछौँ यी कथाहरूबाट स्वीकार्ने यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि तपाईँहरूका लेख हामी क्रमश उठान गर्ने नै छौँ सजाए धन्यवाद कृष्ण सर यो मिठो साङ्गीतिक आवाज तपाईँहरूले हामीले सुनाइसक्यौँ त्यस पछाडि तपाईँहरूलाई मैले एउटा सानो जानकारी गराउन चाहेँ कि तपाईँहरूले आफ्ना लेख रचनाहरू पठाउनको लागि कार्यक्रममा के छ त भनेर हामीले पहिला पनि कार्यक्रममा भनिसकेका छौँ तर पनि तपाईँहरूले नसुनेको हुनसक्छ बिर्सिएको हुनसक्छ त्यसैले तपाईँहरूले कार्यक्रम सिर्जनाको आवाजमा आफ्ना लेख रचनाहरू पठाउनको लागि कृष्ण बी सर्तुङ्गी मगर फेसबुकमा सर्च गरेर पनि तपाईँहरूले पठाउन सक्नुहुनेछ इनबक्समा केबी पौडेल सर्च गरेर पनि पठाउन सक्नुहुनेछ भने Sahitya dot Sangeet at the rate Gmail dot कममा तपाईँहरूले आफ्ना लेख रचनाहरू पठाउन सक्नुहुनेछ र कार्यक्रम सिर्जनाको आवाज तपाईँहरूले शुक्रबार बेलुका आठ बजीदेखि नौ बजीसम्म करिब एक घन्टासम्म सुन्न सक्नुहुनेछ भन्दै तपाईँहरूकै लेख रचना आज हामीले विशेष गरेर कथा र प्रेम पत्रलाई समावेश गरेका छौँ तपाईँहरूलाई हामीले पूर्ववत कार्यक्रममा जानकारी पनि गराइसकेका छौँ र आज विशेष गरेर प्रेम पत्र र कथा हामीले वाचन गर्दैछौँ र कथा मेरो हातमा परिसकेको छ महेश आरोही रोल्पा हाल घोराई दाङबाट पठाउनु भएको एउटा कथा छ सक्दिनँ म बिर्सन त्यो क्षण भनेर उहाँले पठाउनु भएको कथा छ मैले त्यसलाई उठाइहाल्छु स्वीकार्नुहोस् है त हेलो मोबाइलको घन्टी बज्यो उठाउने होइन शर्मिलाको कानमा रिङटोन ठुक्किरह्यो पटक पटक हेलो निन्द्रामै बोलिन् के बोलिन् आफैलाई थाहा भएन भोलि भोलि रक्सी पिएको मान्छे जस्तै गरे बोलिन् यो मान्छे पनि के रहेछ यार यति चाँडै ओछ्यानमा भर्खर त नौ बजाएको छ गाडीले विवश अलिक झर्कियो तेरो बङ्गारा नेपालमै छु भन ठानेकी छस् यो अर्काको मुलुक साउदी तैले ठिक भने सुभाष यतिखेर त बाह्र बजिसक्यो है नत्र के त तर यार सुभाष यो मनले त रात ढल्यो भन्दैन कहाँ भेटौँ कहाँ खोजम भइरहेछ उनी सुते पनि उठाम उठाम झै लागिरहन्छ यो माया पनि कस्तो कस्तो निरस तालमै बोल्यो विवश दिनहुँ तिन घन्टा कुराकानीले पनि दिन भरेर बिचैमा कुरा काट्यो सुभाषले कहाँ मर्नु जति फोन गर्यो गरम गरम लाग्छ जति सम्झ्यो उति सम्झनामा आउँछ यो माया भन्ने चिज नै अनौठो यो खोक ज्यान मात्र यहाँ मन उनीसँग छ निसुवास उनको यादले पागल जस्तै बनाउँछ विवाहको महिना दिनमै शर्मिलालाई छाडेर पराएको देश हुत्तिनुको कहाँ रहर थियो र तर ऋणले गालेपछि खुसी र रहरहरू जुत्ताको तलुवा हुँदा रहेछन् ठिक मलाई त्यस्तै भयो सँगै बसेर कति मनको भह पोख्लिनु छाडिदे यार त्यस्ता हावा कुरा मर्द भएर पनि जैटिङ्रे जस्तै आफू त गुन्युको पछि कहिले हिँडिएन महिनामा एक कल फोनले पुग्छ आजकल पो फोन पल्ला गरे प्रदीप दाई दुई चार वर्ष चिठीकै भरमा जहाँ कौलो उही थिच्छस् भन्ला भन्ला तर मान्छेको मन घोप्टो भएर कहिले भरि डरे बाया जति नजिक लिएर सुमसुम्यायो उति टाढा भागिदिन्छ त्यसैले नजिक न टाढा राखिदिए पुग्छ खै त यार मेरो मन नि नौनी जस्तै भएर हो या कि हो उनी बिना त एक पल पनि बाँच्न नसक्छ पापिनीले माया पनि कति गर्छ यार हर छेड सम्झिरहन सक्दिनँ म त हामी हिँड्नु अघिल्लो रात दुवैजना सुतेनौ बरु रा सुती होला उसको अँगालोमा बेरेर भन्दै थिए मलाई छोडेर नजानु है राजा म कसको सहारामा बाँच्नु मेरो प्राण भन्नु नै हजुर एक पल नहुँदा नै कस्तो हृदय ऐना चर्किए झै चर्किन्छ हजुरसँगै नहुँदा म त मर्छु होला बाबा आमाको माया खुसी कि म अभागिनी हजुरको माया पाउँछु भन्ने आशाको जुन बालेर दैलो गरेकी थिए तर यहाँ पनि डाकको छोडेर रुदा गरेकी थिइन् अझै के पनि भन्थे भने सासु ससुरा नन्द र देवरले एक्लो बनाए भने म त मर्दैछु साँच्चै मेरी शर्मीलाई केही भइदियो भने त फुल बिनाको डाली नै बुझ्छु नि ए भैगो बाबा कति पनि मनको भावना पोखाउँछेस् चौरै चौरैभरि घडी हेर त भोलि तारा नझर्ते ड्युटीमा हाजिर हुनुपर्छ धेरै बैरागिएर बस्नु भनेको आफ्नै ज्यानलाई हानि मात्र ल त म बचाइ गए निद्राको मौसममा बत्ती मार त्यसपछि शब्दहरू दोहोऱ्याएर सुबासले ल ल बत्ती मारेर बिछ्याउनमा त पल्ट्यौ तर अह निद्रा परेको उत्तानो परि घोप्टे परि आँखा चिम्ब पार्छ निद्रा आउला भने उही शर्मिलाको बुहाल भट्याङ्ग खस्न आउँछ उही शर्मिलाको मुहार बट्याङ्ग खस्न आउँछ है तिमीलाई मैले कति माया गर्छु सोध है तिमीलाई मैले कति माया गर्छु तिमीसँग छुट्नु पर्यो भने तडपिएरै मर्छु संगा छुट्नु पर्यो भने तडपिएरै मर्छु जस्तै माया गर्छौ तिमीले पनि यस्तो लाग्छ उस्तै माया गर्छौ तिमीले पनि प्रिय है तिमीलाई मैले कति माया गर्छु तिमीसँग छुट्नु पर्यो भने तडपिएरै मर्छु तिमीलाई मैले कति माया गर्छु तिमीसँग छुट्नु पर्यो भने तडपिएरै मर्छु तिमीसँग छुट्नु पर्यो भने तडपिएरै मर्छु पैसा त कमाऊ तर मायालाई मधुसमा राखेर होइन मनमा राखेर आखिर मन हो, भकिन के मेरो पैसा नभई जीवन पनि त चल्दैन पैसाले जीवन पनि ढाल्छ आफै बुझ्नु बार बार कानमा बुझिरहन्छ निद्रा नपरे पनि निदायको बाहना पारेर रात धकलियो भोलि बिहान सबैजना उठे उठ्न त लास्टमा मै उठ्यो तर ननिदाएर जति डाँटे पनि आफ्नै मन र आँखालाई डाँट्न सकेन मुखले नभने पनि ती आँखाले भनिरहन्थ्यो विवश सुतेको छैन अनिद्रा धुन मात्र के बसेको थियो विवश तिम्रो दिलमा चोट लाग्दा आशीर्वाद विवश खुसीले एकपटक नाच्यो माफ गर्नु ल म हिजो फोन रिसिभ गर्न सकिनँ ए सर्बी माफ त म पो माग्नुपर्छ नि लाटी मेरो कुरा सुन्नु न ल र सहमत विवशले कुरो के भयो भने शुद्ध टाउको दुखिरहेको थियो निधाइसकेपछि आफै सन्चो भएछ क्यारे सायद हजुरको मायाले हुनुपर्छ अनि अर्को कुरा भनौँ त अलि छिट्टै सुन्न कति आतुर भइसक्यो यो मन एकछिन नभेटिँदा पनि कस्तो एक वर्ष नभेटिएला जस्तो भएको छ तिर्खाएको काकाकुल पानी नजिक पुगे जस्तै गर्यो विवश सपनी बहादुरसँग मजाले गफ गरिरहेको थियो रे अनि के के कुरा गरेको थियो बिचैमा बोले विवश हजुर घर आएपछि मात्र अरूले सुने भने म भनौँ विवश उत्साहमै बोल्यो भन्नु न राजा कुरो नबिसाउँदै शर्मिला बोलिन् तिम्रो यादले सताएपछि फोन हाने तर घडी नहेरेर त नेपालमा कि साउदीमा साथीहरूले भन्दा पो थाहा भयो बाह्र बजे राति कल गरेछु जहिले गरे नि आफ्नै फुल त हुँ म निद्रामै पनि फर्क फक्रिहाल्छु हिजो पनि अग्गालोमा बेरिएर मात्र शर्मिलाको नसारो बोलीले लट्ठियो भाग खाएर जसरी विवश मेरो मन किरानी साँच्चै तिम्रो रूप त त्यसै पनि जादु छ बोलीमा पनि क्या मोहन यार हजुर पनि खालि जिस्किने मात्रै गर्नुहुन्छ विचित्रको चुम्बकीय शक्ति छ हजुर उल्टो दोब्बर प्रशंसा गरिन् घर डेराबार इष्टमित्र बुबा आमा भाइ बुहारी बहिनी ज्वाई सन्चै छन् त्यो प्रश्न त पहिलो भेटमै होइन र हुन त हो तर तिम्रो मायाले तछाड पछाड गर्दै आएपछि तिमी धेरै तानिएछु पत्तै भएन सुरो मिलायौ विवशले मायाले तछाड पछाड गर्दै आएपछि तिमी तिरै तानिए छु पत्तै भएर मिलायो विवशले सासुलाई हल्का छातीमा दुख्छ अरू त सबैजना सकुशल बरु हजुरलाई कस्तो छ बालुवा बालुवाको देशमा बालुवा नै बालुवाको देशमा गर्मी हुन्छ उछरे ज्यानको ख्याल गर्नुहोला ए विवश टाइम भुजाऊ काममा छ सात घन्टालाई पुग्ने गरी पिरतीभरि देउ साँझ त भेट भइहाल्छ छेड हान्दै बोले सुभाषले सर्मी माया कहिले नसुक्ने जरुवा रहेछ जति माया गाँस्यो उति गाँस्न मन लाग्छ ल मेरो ड्युटी सुरु भयो ओजेल पर्छु ल हस् ओके बाई ल बाई फोन काट्यो यति मुरीका मुरी माया दिने मान्छे वा म कुनै तलमाथि भइयो भने त पानी बिनाको माछा डाली बिनाको फुल र आकाश बिनाको धरती जस्तै हुन्छ होला साथी यार बेकारमा नहुने कल्पना कल्पेर बस्नुहुन्न भोलि के हुन्छ भन्दा पनि भोलि के गर्ने सपना कल्पेर बस्नुपर्छ यो ज्यान आखिर माटोमा मिल्छ नै एक दिन मर्ने ज्यान किन नै गर्ने र काम भनेर सुहाउ नसुहाउँदो कथा पनि गर्नु भएन अर्काको देश मुस्लिम कानुन केटीको मुख हेर्नै नपाइने ठाउँबाट मनको बहर पोखरी पोखिराखेको छौ आफू त न स्वास्नी न गर्लफ्रेन्ड हेर न सम्झाउने मान्छे आफै भावु जिस्क्यायो सुभाषलाई गाईलाई गाईकै सिङको भारी भैँसीलाई भैँसीकै सिङको भारी भने चाहिँ आफ्ना पीडा कर्म आफूसँग छ चाहे ठुला साना किन नहोस् सुभाषको बोलीमा पनि भावनाको अङ्कुरण देखियो कुरा गर्दा त मिठो भइरहेछ भरे मालिकले गाली गर्दा पो बाउको बे देखिन्छ ल जाउँ यो हो यार जाउँ जाउँ सबैजना कम्पनीभित्र सिरे काममा जोडिएको करिब एक घन्टा भएको र उदो एक्कासी एक्सिडेन्टको एक्सिडेन्ट भूमि बसको कम्पनीभरि हल्ली खल्ली हो मचियो कसरी किन कहाँ कहिले धेरै साथीका रुवाबासी चल्यो तैँले त सुख पाइस् सुख पाइस तर मेरो जहानलाई जिन्दगीभर रुवाइस् भन्दै विवश हामी अब यो खबर कसरी भन्ने तेरो परिवारलाई सास फेर्न विवश डाको छोडेर रोए सुबास म्यानेजर मालिक साथीसँगी भाव विहवल भए नहुनु थियो भइहाल्यो ऊ अब फर्केर आउँदैन उसको घरतिर खबर गरिदिऊ मालिक अरबी भाषामै बोले हस हजुर म्यानेजरले पनि थपे हेलो मोबाइलको घन्टी बज्यो उठाउने होइन उता मोबाइलको घन्टी बजि नै रह्यो संयोग पनि कस्तो यो नियत बस दुर्घटना उता शर्मिलाको फोन बिसौँ पटक फोन आएपछि सुभाषले फोन उठाए हेलो राजा किन रिसाएको डिस्टर्ब भयो होइन यो त समय सुत्ने बेला होइन नि हो बहिनी शर्मिला उहाँको उहाँ त साँच्चीकै निधाइसक्नु भएको छ चिर निद्रामा गला अवरुद्ध भएर वाक्यले कुटेर सुभाषको मेरो तनले घायल पारेन शर्मिला जिस्की म सुभाष हुन् विवश होइन नानी के अरे विवश नभए पनि मनको राजा त हो नि हजुर शर्मिला स्वर चिनेर न नानी म तिम्रो दाई सुभाष ए सुभाष दाई हो हो बहिनी सुभाष थप सम्वेदित भएर बोल्यो दाई मैले त कुरो बुझिनँ नि विवश दुर्घटनामा पर्नुभयो मनमा नै त भने तर बोली फुटेन सुभाषको दाई किन नबोलेको उहाँ कहाँ हुनुहुन्छ प्लिज दाई भन्नु न बहिनी भन्नु न बहिनी सुभाष त दुर्घटनामा परेर यो संसारमा रहनु भएन नै यो हुनै सक्दैन मेरो राजालाई हुनै सक्दैन डगर डगरङ्गै लडिन् र मुर्छा नै परे शर्मिला हेलो शर्मिला नानी सुभाष चिच्यायो नबोले न फोनले घटाए एकोर स्वा मात्र भइरह्यो के भयो शर्मिला ए सासु आमा हात्ती उठाइन् तर शर्मिला नबोली उँभो नजर लगाएर हेरिन् हतार हतारमा हस्पिटल त पुर्याए तर सदाका लागि नफर्किने गरी दिमाग उडिसकेछ उनको पनि त्यसपछि दिनहरूमा शर्मी विवशको सम्झनामा बरबराइरहने मात्र पनि हरपल घडी बरबराइरहने मात्र पनि यसरी दिन बिर्सन त्यो क्षण भनेर हाल दाङबाट रोपाबाट पठाउनु भएको भोइस आरोहीको कथा वाचन गरियो असाध्यै मार्मिक असाध्यै मिठो लाग्यो र तपाईँहरूले यस्तै लेख रचनाहरू आउँदा आउँदा कार्यक्रममा पनि प्रेसित गर्नुहोला भन्दै उहाँलाई धेरै धेरै धन्यवाद दिँदै फेरि एउटा साङ्गीतिक तपाईँहरूलाई छोड्छु प्रेम पत्र उठाइहाल्नुहुन्छ सरले लगा के विषय र साह्रै मिठो कथा वाचन गर्नुभयो उहाँको साह्रै मिठो रहेछ उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे महेश विरहीलाई आगामी दिनहरूमा फेरि उहाँहरूको यस्तै लेख रचनाहरू हाम्रो कार्यक्रममा प्रवेश हुन्छ भन्ने आशा व्यक्त गर्न चाहन्छौँ र केपी सर हाम्रो हातमा अरू पनि धेरैभन्दा धेरै लेख रचनाहरू छन् ती लेख रचनाहरूलाई हामी थाटी राखेर यस कार्यक्रममा हामी कथा र कविता वाचन गर्ने जानकारी गराएका थियौँ एकदमै सर आज हामीले कथा र प्रेम पत्रलाई विशेष गरेर वाचन गर्ने भनेका छौँ र एउटा कथा हामीले वाचन गरिसकेका छौँ अब सायद हाम्रो समयको आधा आधा समय सकिसकेको छ र अब हामी एउटा प्रेम पत्र वाचन गर्छौँ र त्यो प्रेम पत्र कृष्णले वाचन गर्दै हुनुहुन्छ हजुर मेरो हातमा प्रेम पत्र परिसकेको छ उहाँको नाम रहेको छ खगेन्द्र अधिकारी अमृत भनेर भन्नुहुन्छ उहाँले आफूलाई सुर्खेतदेखि पढाउनु भएको रहेछ उहाँको प्रेम पत्रलाई म यसरी अगाडि बढाउन चाहेँ प्यारी ममता परदेशी भूमिबाट सम्झनाका पुष्प गुच्छाहरू साथै लाखौँ लाख माया ममता खै आराम छैन कसरी भनौँ आज यो परदेशी मरुभूमिमा शरीरको रगतलाई पसिनाका थुपामा परिणत गर्दै तिम्रै सम्झनामा बाँचेको छु आखिर म जे जस्तो भए पनि तिमी आरामै छौ भन्ने पूर्ण आशाका साथ यी सम्झनाका दुई शब्दहरू मुगलानी सौगातको सहायता लिएर तिमीसम्म सिर्जनाका आवाजको सहायता लिएर तिमीसम्म पुर्याउने कोसिस गरेको छु आशा छ तिमीसम्म यी शब्दहरू पुग्ने छन् र तिमीले पनि यसको जवाब यथाशीघ्र दिने प्रयास गर्नेछौँ खासै लेख्न लायक समाचार त मसँग किन थियो र तर पनि ताराको भेट दुई अक्षरको सम्झना बाहेक अरू के नै हुन सक्छ र सँगैको साठीको अस्तित्व भर भर भर्खरै चिठी आएको थियो ऊ कतै मुस्कुराउँदै त कतै हँसिलो हुँदै त्यो चिठीमा लेखिएका एक शब्दहरूलाई दोहोऱ्याएर पढ्दै थियो अर्कोतिर म त्यसै बिरालिएको थिएँ आज धेरै दिन बितिसक्दा पनि तिम्रो हातले खुलेका स्वरेम अक्षरहरू मसम्म आइपुगेनन् धेरै बाटो हेरेँ धेरै पटक हुलाकी दाईलाई सोधे प्रयास गरे कुनै पत्तो लागेन हिजो सँगै मकै बारेमा घुमेको अनि रा, रानी वनमा घाँस दाउरा काटेका दिनहरूको यहाँले सधैँ रहेको छ आज ममता जब दिनभरिको काममा खटिँदा खाना समेत खान नपाई भोकले व्याकुल बनाउँछ तब सम्झिन्छु गहिरी खेत जोत्न गएको बेला तिमीले भुटेको मकै र एक अङ्खोरा मोही ल्याइदिएको अनि जिस्किँदै बाँधेर खाएको यादले मेरो मनमुटु तर पनि यहाँ एउटा पशुलाई चाहिँ हामीलाई बन्धनमा बाँधिएको छ अनि स्वतन्त्र हुने दिने हुने दिनको प्रतीक्षा गर्दै ओला गन्दे बसेको पीडा यहाँ भन्दा धेरै लेख्न चाहन्न ममता गाउँ घरमा पहिलेको जस्तै छ कि के परिवर्तन भयो अब त बिस्तारै वसन्त ऋतुको आगमन हुँदैछ दिनभरि तन्न लाली गुराँस फुलेका होलान् जता हेरे पनि रतरम्बै देखिन्छ होला ती फुलहरू मा भोमराको टाँटी लागेको होला कता कता बालुवाहरू पलाउन पलाउने तरखर गर्दै होलान् कोइली चरी माइती गाउने बेला भइसक्यो नि अब डोबी खोलाको पानी छङ छङ गर्दै बग्दै होला सालका पातहरू पहिला हुन थाले होलान् बिहानीको झुल्के घाममा ढुकुर जोडीको आवाजले मनै हलुका बनाइदिन्छ होला तार हतार गर्दैछ होला सायद यस्तो भ्रमरीय वातावरणमा तिमीलाई मेरो याद आयो होला आज एक बिहानै बाटुले बाटुकी लाग्यो अनि देख्न थाले यो पत्र ममता तिमीले पहिलो पत्रमा सोधेकी थियौ त्यो ठाउँ कस्तो छ त्यहाँका मान्छे कस्ता छन् भनेर मैले तिमीलाई बाचा गरेको थिएँ अहिले म भर्खर आएको छु भविष्यमा यहाँको बारेमा बुझेर तिमीलाई जानकारी गराउने छु भनेर खासै यो देश पनि हाम्रो देशभन्दा फरक लागेन मलाई यहाँका मान्छेहरू पनि नेपालका मान्छेहरू जस्तै रहेछन् हाम्रो पल्लो गाउँ र पल्लो गाउँमा पनि त केही भिन्नता हुन्छ भन्ने यो त धेरै टाढा छ नेपालबाट करिब चालिस हजार किलोमिटर टाढा यति धेरै टाढा भएकोले होला केही भएका मैले देखेका भिन्नताहरू तल उल्लेख गर्दैछु विश्वको दोस्रो जल स्रोतको धनी देश हाम्रो यस्तो भन्दा हामीलाई कति गौरव लाग्छ तर के गर्नु हामी नै लोड सेयरिङको अँध्यारोमा बस्न जति हजार मेगावाट निकाल्ने अनुमान गरे पनि हाम्रो देशमा एक हजार मेगावाट बिजुली उत्पन्न नभएको महसुस गर्न हामी बाध्य छौँ तर यहाँ त खोला देखिन्छ न नदी नै के गर्नु शान्त स्वभावलाई प्रदर्शन गर्दै लम तन्न सुतिरहेको समुद्र मात्र छ तर यहाँका वार्ताहरूमा पनि चौबिसै घन्टा बिजुली बोलिरहेको देख्दा अचम्म लागेर आउँछ हाम्रो देशमा चारैतिर हरियाली वन जङ्गल छ हरियो वन जङ्गल नेपालको धन भन्ने उखान छ त्यसबाट केवल तस्करहरूलाई फाइदा भएको छ यस देशमा हरियो हेर्नको लागि कि त पार्कमै जानुपर्छ कि त कम्प्युटरमा भएको फोटोहरू हेर्नुपर्ने हुन्छ तर यहाँ कति काठ नै काठले बनेका ठुला महलहरू पनि छन् मेरो विचारमा यो त्यसै मरुभूमि भएको होइन मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा झस्केर दुख्छ ஏய் अति ದುಃಖ मान्छेहरू बस्ती बसेका छन् जुन भौगोलिक आकारमा यस देशको नक्सा कोरिएको छ यो कुनै दिन समुद्र नै समुद्र थियो होला किनकि जता हेरे पनि बालुवा बाहेक अरू कुनै देखिँदैन हावाका करहरू बालुवा उठेर बनेका पहाडहरू देख्दा हाम्रै धौलागिरी अन्नपूर्णको याद आउँछ मलिनो माटो देख्न त के सुन्न पनि पाएको छैन मैले तर पनि यस देशका बासिन्दाहरू हामी जस्ता विदेशबाट काम गर्न आएका कामदारहरूलाई पुग्ने तरकारी उत्पादन भएको देख्दा अचम्म लाग्छ हामीले जस्तो अर्काको देशबाट मगाउनु पर्दैन अस्ति भर्खरै दसैँमा भारतबाट कति करोडमा खसी बोका खरिद गरेको थियो हाम्रो सरकारले ठ्याक्कै यहाँ त भएन तर यहाँका उजाड मरुभूमिका ठुला ठुला बगरहरूमा हेऱ्यौँ भने हाम्रो जुम्ला हुम्ला पाटनहरूमा जसरी भेडाका बथानहरू देखिन्छन् त्यस्तै भेडाहरू देख्दा सपना जस्तो हामी अर्काको घरमा बाँच्न बाध्य बनाएका छौँ हाम्रो सरकारले स्वदेशमै रोज रोजगारको व्यवस्था गरिदिएको भए आज तिम्रो प्रियतम अर्काको देशमा आउनु पर्दैन थियो होला यहाँका मान्छेहरू स्वाभिमान छन् आत्मनिर्भर छन् हाम्रो गाउँका भलाटमीहरू जस्तो जुवा तास खेलेर समय बिताउनु पर्दैन यहाँका मान्छेहरूलाई निश्चित समयमा काम गर्छन् निश्चित समयमा घुम्छन् एक अर्काको खुट्टा तान्ने प्रवृत्ति छैन यहाँका मान्छेहरूको यो नै गजब लाग्यो मलाई त बाटोघाटोको बारेमा वर्णन गरेर असाध्यै साध्यै लाग्दैन ममता यहाँका बाटोहरू मैले तिमीलाई कम्प्युटरमा देखाएको मह दृश्य भन्दा फरक छैनन् बन्द हडताल नारा जुलुस भाषण भन्ने त यहाँका मान्छेहरूले जानेका पनि छैनन् होला हाम्रै नेपाली दाजुभाइहरूले भनेको सुनेर हाम्रो देशको समाचार हेरेर यहाँका मान्छेले हामीलाई सोध्छन् यो के गरेको हो मलाई त लाज लागेर आउँछ भनी भनिदिन्छु मजा गरेको भनेर आज एक वर्ष बितिसक्छ सकेछ हेर न ममता मैले कतै टायर बालेको धुवा देखिनँ यहाँका नेताहरू हाम्रा ने देशका नेताहरू जस्तो ठाउँ ठाउँमा जनता गुटलेर भए नभएका गफ दिँदा रहेछन् रहनेछन् जनतालाई जे सुकै होस् आफू बने हुन्छ भन्ने धारणा रहेछन् यस देशका नेताहरूमा यहाँको नियम कानुन कथा एकदमै कथा रहेछ कसैले चोरी गरेमा उसले पुनः त्यसो गर्न नसकोस् भनेर उसको हाते काटिदिने औषधिको व्यापार गरेको भेटाएमा आजीवन जेलमा हालिदिने हत्या गरेको भेटिएमा हत्यारालाई तर्पाई तर्पाई मारिदिने घुस दिने र लिने डुबेलाई फाँसीको डोरीमा झुन्ड्याउने हृदय आँगै श्रृङ्ग हुने सजायहरू हुँदो रहेछ यस देशको कानुनमा सायद यति केही गधा कानुन भएको भए हाम्रा देशका नेताहरूले भ्रष्टाचारहरूलाई साथ दिँदैनथे होला यहाँ सबैका बालबच्चा बच्चीहरू समान स्तरका स्कुलमा पढ्दा रहेछन् सबैको पालो आउँदो रहेछ उच्च तहमा पुग्ने हाम्रो देशमा त न्यायाधीश न्याय न्यायाधिवक्ता होस् कि नागरिक नगरपालिकाको कुचिकार होस् नेताको झोला बोकेको मान्छेले मात्र अवसर पाउँछ अनि कसरी हुन्छ भन त देशको विकास देशको युवा शक्तिलाई विदेश पलायन बनाएर रेमिटिएसबाट देश चलाउने दुस्साहस गर्दैछन् हाम्रा देशका नेताहरूले तर केही नेताहरूलाई के थाहा ती नेताहरूलाई के थाहा कि नेपालीहरूको कन्टी बिजोग कति बिजोग पचपन्न डिग्रीको तापक्रममा बालुवा माथि टुक्रुक्क बसेर एक हातले पसिना पुस्दै अर्को हातले भातको गाँस मुखमा हान्दाको पीडा शरीरको पानी पसिना बगेर लुगा भिजेको पीडा अनि चर्को घामको पोलाइ सहन नसकेर रिगता लागेर पल्टिँदाको बेथा सटिलले सरापेको देश भन्ने चलन छ कसैले हाम्रो राम्रो गरेमा अर्काले नराम्रो देख्ने हामी नेपालीहरूको स्वभाव नै भइसक्यो पिर नगर ममता छोडिदेऊ यी सब कुरा दुःखका व्यथाहरूलाई जति लेखे पनि सकिँदैनन् यी शब्दहरू छोराछोरीलाई राम्ररी पढाउनु आफ्नो स्वास्थ्यको ख्याल गर्नु मेरो बारेमा चिन्ता नगर्नु अब दुई वर्षमा फर्किहाल्छु नि यताबाट सुख दुःख गरी कमाएको पैसाले दिन गुजारा गरौँला गाउँका सबैलाई मेरो तर्फबाट सम्झना सुनाउनु सुनाउन नभुल्नु धेरै धेरै लाखौँ गाउँको सुखद सञ्चारले भरिएको पत्र छिट्टै पढ्न पाउने आशाका साथ कलमलाई बिसाउँछु उही तिमीलाई जनम जनम माया गर्ने अभागी मान्छे खगेन्द्र अधिकारी अमृत भनेर भन्दै हुनुहुन्छ यस प्रेम पत्रमा खगेन्द्र अधिकारीले साह्रै मिठो र आफ्नो प्रियसीसँग बिछोटिएर परदेशको मरुभूमिमा बिताएका क्षेत्रहरूलाई व्यक्त गर्दै एउटा प्रेम पत्र कोर्नु भएको रहेछ विदेशमा यस्तै दुःख व्यथाहरू हुन्छन् विदेशका यी सहरहरूलाई रङ्गी चङ्गी जताततै उज्यालो देख्दा साह्रै रमाइलो लाग्छ र यहाँको हावापानी देख्दा अलिक नेपाललाई सम्झिन झनै पीडा लाग्छ यस्तै यस्तै छ देश विदेशको कथाहरू त्यसैले जे जस्तो होस् विदेशभन्दा आफ्नो स्वदेश नै प्यारो लाग्छ र आफ्नो प्यारीसँग आफ्नो जीवन सङ्गिनीसँग भेट हुने बाचा र ठुलो आशामा बसिरहनु भएको रहेछ खगेन्द्र अधिकारी अमृत अवश्य पनि छिटै पुग्नुहुन्छ आफ्नो प्यारीसँग भेटघाट गर्नलाई भन्ने उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हामी कार्यक्रमको करिब अन्त्य अन्त्यतर्फ लागिसकेको जानकारी गराउँदै हुनुहुन्छ प्राविधिकमा रहेर नन्दराम खटकार सुनम पुनले अब के विचार हामी के गर्नुपर्ने अब अन्त्य गर्नुपर्ने हो या अरू लेख पनि धेरै छन् सर अब समय हामीसँग अन्तिम अन्तिम भइसकेको जानकारी हाम्रो सोनम पुन र नन्दराम खड्काले हामीलाई जानकारी दिँदै हुनुहुन्छ त्यसैले अब हामीले अन्य लेखहरूलाई सायद उठाउन सक्दैनौँ र हामी अलिकति तपाईँलाई के चाहिँ भन्न चाहन्छौँ भने तपाईँहरूले आफ्नो जुन लेख रचना र आफ्नो साहित्य सिर्जना नेपाली साहित्य नेपाली भाषालाई माया गरेर आफ्नो संस्कृतिको जगेर्ना गर्नको लागि जति लाग्नु भएको छ यसलाई हामीले जति धन्यवाद दिए पनि पुग्दैन होला जस्तो लाग्छ किशन शर्मालाई हो एकदमै सर त्यसको लागि त्यसैले उहाँलाई हाम्रो कार्यक्रमको लागि थोरै जानकारी तपाईँहरूले हाम्रो कार्यक्रम सिर्जनाको आवाजमा आफ्ना लेख रचनाहरू पठाउनको लागि Sahitya dot Sangeet at the rate Gmail dot com तपाईँहरूले फेरि सुन्नुहोला Sahitya Sangeet at the rate Gmail dot कममा तपाईँहरूले सर्च गरेर इमेलमा पठाउन सक्नुहुन्छ भने तपाईँहरूले फेसबुकको इनबक्स मार्फत पनि भने कृष्ण विशाल तुङ्गे मगर सर्च गरेर पठाउन सक्नुहुनेछ त्यस्तै केबी पौडेल सर्च गरेर तपाईँहरूले आफ्ना लेख रचनाहरू पनि पठाउन सक्नुहुनेछ र यो सँगसँगै तपाईँहरूलाई विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको पनि यही आउँदो पन्ध्र तारिक मासिक रूपमा हुने गरेको जुन मिटिङ छ यो चाहिँ पन्ध्र तारिक हुने भएकाले अध्यक्ष श्री कृष्ण बहादुर सरतुङ्गे मगरले पन्ध्र तारिक सम्पूर्ण पदाधिकारीहरूलाई चाहिँ आमन्त्रित गर्नुभएको छ र सबैजनाको उपस्थितिका साथ हामीले चाहिँ त्यो दिनको छलफललाई चाहिँ मेटाउनुपर्छ सक्नुपर्छ भनेर चाहिँ उहाँले जानकारी दिइराख्नु भएको छ र यो सँगसँगै तपाईँहरू अहिले जुन रातिको समय छ तपाईँहरू कोही सुत्नलाई पनि हतारिनु भएको होला कार्यक्रम सृजनाको आवाज सुनेर धेरै खुसी पनि हुनुभएको होला र नसुनेको साथीहरूले अनलाइनको माध्यमबाट पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ हाम्रो प्रोफाइलमा गएर पनि तपाईँहरूले चाहिँ कार्यक्रम सृजनाको आवाजका प्रत्येक भागहरू त्यहाँनिर तपाईँहरूले सेयर गरेको देख्नुहुनेछ त्यहाँ गएर पनि क्लिक गरेर सुन्न सक्नुहुन्छ र यो सँगसँगै तपाईँहरूले आफ्नो साहित्य साधना है संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ है तपाईँहरूले यो बुझ्नु होला कि संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ भने जस्तै तपाईँहरूले जसरी अहिले सुनिरहनु भएको छ आफ्नो सिर्जनाहरू पनि गर्न प्रयास गर्नुहोला तपाईँहरू जस्तैले नै सिर्जना गरेर पठाउनुभएका लेखहरू हामीले तपाईँहरू समक्ष नै प्रस्तुत गरेका छौँ र विभिन्न देशमा रहेर आफ्ना लेख रचनाहरू र आफ्नो क्षमतालाई प्रस्तुत गर्दै हुनुहुन्छ धेरै जुजारू साहित्यकारहरूले र तपाईँभित्र पनि त्यो साहित्य सिर्जना गर्न सक्ने क्षमता पक्कै पनि प्रचुर मात्रामा छ तपाईँहरू त्यसमा गोडमेल गर्नुपर्ने हुन्छ थोरै साधना गर्नुपर्ने हुन्छ तपाईँ आफैले सुरुवाती गर्नुहोस् चाहे समाजसेवा गर्नको लागि होस् चाहे साहित्य साधना गर्नको लागि होस् चाहे कुनै पनि कार्यमा अगाडि बढ्नको लागि होस् तपाईँ निर्धक्कका साथ अगाडि बढ्नुहोस् पक्कै तपाईँलाई भगवान्ले साथ दिनुहुनेछ र हर कदम तपाईँका यसरी नै अगाडि बढुन् भन्ने मेरो तर्फबाट पनि शुभकामना दिन चाहन्छु र यो सँगसँगै कृष्ण सर पनि केही भन्न खोज्दै हुनुहुन्छ सरले पनि केही भनिदिनु होला अब हाम्रो कार्यक्रमको बारेमा त छोटो जानकारी हजुर सर र त्योभन्दा अरू अलावा उहाँले कसरी सुन्ने र कुन माध्यमबाट सुन्ने भन्ने एउटा जिज्ञासु पनि उहाँले उहाँमा उत्पन्न होला होइन त्यसले गर्दाखेरि उहाँलाई Sahitya dot Sangeet at the rate Gmail dot com हजुर तपाईँहरूले तपाईँहरूमा कौतूहल जागिरहेको होला हामीले यो सिर्जनाका आवाज कार्यक्रम हामीले कसरी सुन्न सकिन्छ भनेर तपाईँहरू अन्यलमा पनि पढ्नु भएको होला तर तपाईँहरू अन्यलमा पढ्नु पर्ने हुँदैन किनकि हाम्रो यो कार्यक्रम सुन्नको लागि तपाईँहरूले यो ब्लग स्पोर्ट्स डट कमलाई टाइपिङ गर्न सक्नुहुनेछ याच टिटिपी डट डट साहित्य सङ्गीत डट ब्लक स्पोर्ट्स डट कममा तपाईँहरूले सर्च गरेर सुन्न सक्नुहुनेछ स्पेलिङ भन्छु फेरि तपाईँहरूलाई टिटिपी dot dot S A H I T Y S A N G I T dot B L O G S P O T dot कममा तपाईँले सर्च गर्नुलाई यसलाई टाइप गरेर सर्च गर्नु होला अनि तपाईँहरूले सुन्न सक्नुहुन्छ भने अर्को रहेको छ चुलाचुली अनलाइन रेडियोबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ चुलाचुली टाइप गर्नु होला त्यसपछि त्यसबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ भने अन्य रेडियो अनलाइन रेडियो पनि हामीहरूले जोड्ने क्रम जारी नै छ त्यसपछि त्यसबाट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ प्रतीक्षा गर्नुहोला भन्दै केपी सर अब हामी उहाँहरूदेखि बिदा हुनु पर्ने हुन्छ एकदमै सर हामीलाई हाम्रो प्रविधिकमा साथ दिनुभएको नन्दराम खड्का र सोनपुरले पनि रातोबत्ती बालेर लही आजको कार्यक्रमलाई छुट्टिएको समय सकियो भनेर रातोबत्ती बाल्दै हुनुहुन्छ र आजको कार्यक्रम प्राविधिकतर्फ रहेर साथ दिनुभयो नन्दराम खड्का र सोनपुर उहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर श्रोता तपाईँहरूले साथ दिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र विभिन्न देशमा रहेर अनलाइनको माध्यमबाट सुन्न चाहनुहुने र सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रम सञ्चालक म केबी पौडेल र कृष्ण सर्तुकी मगर एकैसाथ बिदा हुन चाहन्छौँ नमस्ते नमस्ते ¡Listo!